नमस्कार अनि स्वागत छ कार्यक्रम सङ्गालोमा एन्टेना फाउन्डेशन नेपालको उत्पादन कार्यक्रम संहिता सङ्गालो हरेक शनिबार बिहान आठ बजेर दस मिनटदेखि नौ बजेसम्म देशभरिका भन्दा बढी स्थानीय रेडियो स्टेशनबाट प्रसारण हुन्छ मेरो पनि नमस्कार अनि स्वागत छ कार्यक्रम संहिता सङ्गालोमा तपाईँ एन्टेना फाउन्डेशन नेपालको वेब एन्ड्रोइड र आइओएसमा नेपालहरूमा एएफएन रेडियो मार्फत यो कार्यक्रम सुन्न सक्नुहुन्छ हाम्रो वेबसाइट www.afn.org.np मार्फत तपाईँ कार्यक्रम चाहेको बेला डाउनलोड पनि गर्न सक्नुहुन्छ दुई हजार सत्तरी चारमा भएको संविधान सभाको निर्वाचनपछि अहिले संविधान सभाले नयाँ संविधानका लागि काम गरिरहेको छ यही माघ आठ गतेभित्र संविधानको मस्यौदा सार्वजनिक गर्ने वचन दिएका छन् उनीहरूले वचन दिएको छ महिना बितिसक्यो सहमति कति बलियो भयो नयाँ संविधानका के के काम सकिसकेका छन् के कुरा अड्किरहेको छ आजको संघीयता संग्रहालयमा हामी यही कुरा खोतल्दैछौ कल्पना हामीले संघीयता संग्रहालयमा धेरै दलका नेताहरूसँग कुराकानी गर्यौं तपाईँ कतिको विश्वस्त हुनुहुन्छ माघ आठ भित्र हुनेमा विश्वासको कुरा गर्ने हो भने गणेशजी विभिन्न सार्वजनिक कार्यक्रम तथा संविधान सभा या त्यसका समितिहरूमा सभासदहरूले उठाएका प्रश्न र बहसका विषयहरूले उहाँहरू संविधान निर्माणमा संवेदनशील हुनुहुन्छ भन्ने देखिन्छ तर हामीले केही अङ्क यता केही विज्ञ र सभासदहरूसँग गरेको कुराकानीले चाहिँ सहमति अझै टाढा छ जस्तो भन्नुहुन्छ तपाईँले भने जस्तै संविधान सभाभित्र दलहरू विशेष गरी दुई धारमा बाँडिएको देखिन्छ एक थरी एउटा पक्षको वकालत गर्छन् भने अर्को थरीले ठ्याक्कै त्यसको उल्टो पक्षको वकालत गरेको देखिन्छ तर कतै कतै संघीयता चाहिन्छ या चाहिँदैन भन्ने विषयमा पनि बहस भएको हटलान् कि भन्ने आशंका अझै पनि केही प्रमुख दलका नेताहरूको कुरा सुनौ भए पटक असहमति देखिएका विषयहरूमा कति सहमति जुट्यो र समावेशिता संहिता पछिको राजनीतिक प्रणाली अहिलेभन्दा कति फरक हुन्छ संविधान सभाभित्रको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाटै शुरू गरौं पार्टीका नेता आनन्द प्रसाद ढुङ्गाना भन्नुहुन्छ नेपाली कांग्रेस ती विषयवस्तुमा संवेदनशील नै छ बासठी त्रिसठीको आन्दोलनपछि यो देश गणतन्त्रमा गयो अन्तरिम संविधानबाट हामीले यो देशको संविधान सभाको निर्वाचनबाट हामी संविधान बनाउँछौ भनेर नेपाली जनतालाई वादा गर्यौं र त्यसै अन्तर्गत हामी चाहिँ गएर हिँड्यौं मलाई लाग्छ जबसम्म नेपाली काँचको महासमितिले गणतन्त्र पास गरेन अन्तिम संविधानमा हामीले लेख्न पाएनौँ त्यो पास भएपछि मात्रै हामीले लेख्यौँ र संघीयता पनि सायद मलाई लाग्छ त्योभन्दा पछि नै लेख्यौँ संघीयता भनेको यो देश जहिले पनि केन्द्रकृत शासन व्यवस्था अन्तर्गत रह्यो तराईका मानिसहरूलाई चाहिने गरेर दुई नम्बरको नागरिक मानिन्थ्यो तराईका मान्छे मात्र होइन काठमाडौँ पस्नका लागि त विपेदीमा सबैले तपाईँको जाने भिसा लिनु पर्थ्यो जसले आज मलेसिया र जाने कतार जानका लागि लिनुपर्छ आइदिन्थ्यो र भीमफेदीमा स्वीकृति थियो काठमाडौँ आउनका लागि अनि मात्रै हामी पस्नु आउँथ्यौँ सात साल पछि जो छुटे छुटेको हो सात सालको क्रान्तिबाट जब परिवर्तन भयो त्यसपछि हामी चाहिँ नेपालमा नेपालको पूर्व मेची महाकाली र चाहिँ तराई खुन गरेर हिमालसम्म हामी स्वतन्त्र रूपले नेपाली नागरिकको रूपमा हामी हिँड्न पायौँ त्यो चाहिँ सात सालको क्रान्तिको परिवर्तनले थियो त्यसले के हो भनेदेखि शोषण उत्पीडन उत्पीडनता गरेर अहिले पनि तपाईँको हामी के भन्छौँ भने किसिमको किसिमबाट केन्द्रीकृत राज सञ्चालन गरेर चाहिँ शासन व्यवस्था यहाँ चलाए त्यसको काठमाडौँ बाहेकका पहाड़का मानिसहरू हिमालका मान्छेहरू र तराईका मान्छेहरू लागे र जसले गर्दा सात सालको परिवर्तन भयो र छ्यालिस सालको परिवर्तनहरू भए तर त्यसमै तपाईँको त्यो परिवर्तनको प्रतिफल हामीले राम्ररी पाउन सक्यौँ र त्यसलाई तपाईँको चाहिँ अफ स्ट्रगलको रूपमा हामी के बुझ्छौँ भने राजतन्त्र थियौँ राजतन्त्रले नै तपाईँको चाहिँ त्यो अस्ट्रगल गरिराख्यो किनभने ऊ एक केन्द्रीकृत राज प्रणाली चाहन्थ्यो केन्द्रीकृत राज प्रणालीबाट मात्रै राष्ट्र मैले चलाउन सक्छु न म चलाउन सक्दिनँ भनेर राजतन्त्रले खोजिरहेको र त्यसकै विरुद्धमा अनि हामीले बाध्य भएर चाहिने गएर वास्तविक त्यो आन्दोलन गऱ्यौँ र त्यो आन्दोलनबाट एउटा परिवर्तन आयो र संहिताको कुरा तपाईँ उठाउनुहुन्छ भनेदेखि संहिता भनेको तपाईँको के हो भनेदेखि केन्द्रीकृत राज प्रणालीलाई चाहिँ गएर तब प्रादेशिक प्रणालीमा जाने र चलेर स्थानीय राजप्रणालीमा लैजाने अर्थात् स्थानीय व्यक्तिहरूले शासन व्यवस्था आफ्नो आफै गर्न पाउनुपर्छ प्रादेशिक चाहिँ गएर प्रान्तहरूले चाहिँ आफ्नो शासन व्यवस्था आफै गर्न पाउनुपर्छ जबसम्म शासन व्यवस्थाको मूल के अरे चाहिँ गरेर चाहिँ गरेर प्रणालीलाई जनताको घरधनीमा पुर्याउन सकिँदैन तबसम्म संहिता सफलता हुँदै म साँच्चै नै तराईबाट प्रस्तुत गर्छु र तराईका मित्रहरूले नेसनलिस्ट भनेको त तराईका मान्छेहरूलाई पनि तपाईँको जाने गएर तिन तिन तराईबाट तपाईँ जिताएर पठाइदिन्छ जहाँ नाइन्टी पर्सेन्ट जाधव र साउजी मात्रै छ तर एउटा पहाडबाट एउटा मधेसलाई तपाईँ खडा गराउनु जित्न गाह्रो भन्छ त्यसैले संहिताको बारेमा सबभन्दा बलियो तपाईँको जाने कुरा गर्ने हो भने नेपाली काङ्ग्रेस सुरुदेखि नै संहिताको पक्षधर हो र संहिताको लागि त नेपाली काङ्ग्रेस अहिले पनि सजग छ नेपाली काङ्ग्रेस पनि तपाईँको जाने गरेर हरेक समयमा परिवर्तनको भाग हो हेर्नुहोस् नेपाली काङ्ग्रेसले पनि तपाईँको मैले अघि पनि यहाँलाई निवेदन गरेँ कि हामी एकात्मक प्रणालीको विपक्षी व्यक्तिहरू हौ काङ्ग्रेस काङ्ग्रेस तपाईँको एकात्मक प्रणालीको पक्षधर होइन उपसङ्घात्मक प्रणालीकै पक्षधर हो तर के हो भनेदेखि यी सबै कुरा गर्नका लागि जतिसम्म उसले लडाई लड्यो सात सालभन्दा पहिलेदेखि जुनलाई लड्दै आयो त्यसको अन्तिम चाहिँ चरण तपाईँको बासठी आन्दोलन हो दलितको एउटा परिवर्तनको आवाज चाहिँ गरेर आएर अहिले जुन परिस्थितिहरू देखिएका छन् जुन जुन चाहिँ गरेर कुराहरू चाहिँ उहाँहरूले पनि जुन उठाउनु भयो यी सबै कुराहरू के हो भनेदेखि बासठी सालको आन्दोलनको पछिको चाहिँ गरेर अवस्थामा हामीले यी सबै कुराहरूको खोज गरिरहेका छौँ र यो तपाईँको गर्नका लागि हामी सात सालभन्दा पहिलेदेखि नै यी प्रणाली उसले हरदम सङ्घर्ष गरिराख्यो बलिदान दिए नेपालको राष्ट्रियताको तपाईँको कहिले पनि फेरि उजागर गरेन किन मैले बिक्री कोराला तेत्तिस सालमा तपाईँलाई याद होला राष्ट्रिय मिलमा अपराध आउँदाखेरि पनि राष्ट्रियताको लागि आएको त्यसरी के हो भनेदेखि काङ्ग्रेसको एउटा मर्म छ एउटा विचार छ एउटा धारणा छ एउटा त्यही विचार र धारणा कहाँबाट पैँसठी वर्षसम्म पनि काङ्ग्रेस यो देशमा बाँचिराखे उहाँ हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका नेता आनन्द प्रसाद ढुङ्गाना उहाँको कुरा सुन्दाखेरि चाहिँ मलाई सबैभन्दा पहिले सोचमा आएको कुरा के भने नि घटनाजी उहाँले भनेको कुरा पार्टीले व्यावहारिकतामा त्यसै गरी नै उतारिरहेको छ त धेरै कुराहरूले गर्दा त्यो पत्याउन नसकेला तर मलाई लागेको कुरा चाहिँ उहाँहरूले यो सबै असहमतिहरूलाई सहमतिमा बदल्ने यो सबैभन्दा राम्रो मौका हो यदि यो मौका गुम्यो भने पहिलो कुरा त संविधान पनि ढिलो सार्वजनिक हुने जसले गर्दा धेरै नीति नियमका कुराहरू ओछेल्न पर्छन् अनि अर्को कुरा चाहिँ नेताहरूमाथिको विश्वास पनि गुम्न सक्छ हो लोकतन्त्रमा सबैभन्दा ठूलो उपहार भनेकै र सबैभन्दा ठूलो सजाय भनेकै भोट नै हो अहिले उहाँले संवेदनशीलता देखाउनु भएन जनताका भावना अनुरूपको संविधान लेख्नु भएन अथवा समयमै त्यसलाई जनतामाझ पुर्याउन सक्नु भएन भने चाहिँ उहाँहरूले अर्को चुनावमा फेरि हार बेहोर्नुपर्ने हुन सक्छ त्यतिखेर सोच परिवर्तन नगरी चाहिँ सुखी हुँदैन यसै बारेमा संविधान सभाको दोस्रो ठूलो दल नेकपा एमालेको कुरा जोडौं एमाले पहिले एघारवटा प्रदेशको ओकालत गरिरहेको थियो पछि विभिन्न छलफलका क्रमले अहिले ऊ सात प्रदेशमा एकमत भएको देखिन्छ किन एमाले एघारबाट सातमा झर्यो एमालेका सचिव प्रदीप केवालीको कुरा सुनौ न संहिता या अझ त्योभन्दा फराकिलो ढङ्गले हेर्दा राज्य पुनर्संरचनाले समेट्नुपर्ने क्षेत्रहरू निकै धेरै छन् ती विषयहरूसँग जोडेर हेरिएन भने संख्या सात कि नौ कि एघार कि चौध त्यो विशुद्ध प्राविधिक कुरा हुन्छ र त्यसले तात्विक रूपमा कुनै छैन त्यसबाट मैले पहिलो त संघीयता या राज्य पुनर्संरचनाको बहसलाई समग्र राज्यको चरित्र बदल्ने कुरासँग जोड्नुपर्छ भन्ने ठान्छु पछि मौका मिल्यो भने त्यसमा छलफल गरौंला र दोस्रो संख्याको रेलिभेन्सी के हो संख्याको सान्दर्भिकता के हो भन्ने सन्दर्भमा दुईटा कुरालाई हेर्नुपर्छ होला पहिलो संहिता चाहिँ आफैमा एउटा गतिशील विकासमान प्रक्रिया हो आज बनाएका सीमाहरू भोलि भत्किन्छन् या तिनीहरू खण्डित हुन्छन् तपाईँले संहितालाई अभ्यास गर्दै जाँदाखेरि तपाईँ त्यसमा दक्ष बन्दै जाँदाखेरि चाहिँ त्यसको आयाम विस्तृत हुँदै जान्छ कसैले भनेको थियो सायद गणेश राज शर्माजीले भन्नु जस्तो लाग्छ संहिता भने चाहिँ बनी बनाउ फर्निचर कुनै कोठामा ल्याएर राख्ने कुरा होइन कि त्यो चाहिँ एउटा बिरुवा हुर्काउने जस्तो कुरा हो त्यस अर्थमा यसलाई एउटा इभल्भिङ प्रोसेसको रूपमा एउटा एउटा चाहिँ विकासवान गतिशील प्रोसेसको रूपमा हेर्नुपर्छ होला यी दुईवटा कुरा राखिसकेपछि हामी किन हिजो दस एघार तेह्रको आसपासमा थियौँ र किन साथमा आयौँ भन्ने सन्दर्भमा पहिलो कुरा हामीले दुई हजार उनसत्तरी साल जेठ दुई गते जुन सहमति गर्यौँ एघार प्रदेशको त्यो चाहिँ एउटा सम्झौताको दस्तावेज थियो जेठ चौध गते जुनसुकै मूल्यमा पनि संविधान बनोस् भन्नका निम्ति हामीले सम्झौताको तहमा जाँदाखेरि हामीले कतिपय कुराहरूमा कम्प्रोमाइज गर्यौँ हाम्रा अडानमा मात्रै अडिएर संविधान बन्दैन्थ्यो त्यसो हुँदा अरू दलहरूले पनि लचकता देखाउनु भयो हामीले चाहिँ एघार प्रदेशको कुरा गर्यौं जहाँ चाहिँ ती प्रदेशहरू मिश्रित हुनेछन् ती प्रदेशहरू साझा हुनेछन् र प्रदेशको नाममा विवाद भयो भने पछि सभाले टुङ्गो लगाए अनुरूप हुनेछ भनेर त्यति बेला भन्यौं तर हामीले जब पछि छलफल गर्दै आयौं मैले अघि भनेको संघीयता आफैमा एउटा इभल्भिङ प्रोसेस हो एक दोस्रो हाम्रो देशमा र जनसङ्ख्याको या जातीय बनौटको वितरण पनि एकदमै असमान खालको छ तराईमा तपाईँ फर्टाइल ल्यान्ड देख्नुहुन्छ पहाड़मा तपाईँ नदी र जंगलको चाहिँ एउटा प्रचुरता देख्नुहुन्छ हिमाल अर्को खालको स्थिति छ स्रोतहरूको असमान वितरणले भोलि ती प्रदेशहरूको आर्थिक क्षमतालाई प्रभावित नगरोस् त्यसो हुँदा थोरै तर प्रभावकारी खालका प्रदेशहरू बनून् भन्ने उद्देश्यले चाहिँ हामीले सातवटा प्रदेशको यदि तपाईँले सातवटा प्रदेश बनाउँदा पनि एघारवटा प्रदेश बनाउँदाखेरि पनि जनतालाई राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक रूपले अधिकार सम्पन्न बनाउने विषयबाट अलग गरेर केवल सिंहदरबारको अधिकार अरू केही आठवटा दसवटा दरबारमा रिडिस्ट्रिब्युट गर्ने पुनर्वितरण गर्ने यसको प्रस्तावले पनि सात प्रदेशको प्रस्तावले पनि हामीले भनेको राज्यलाई चाहिँ बदल्दैन त्यसबारे मैले भने कि जस्तो संहिताको छोटो चर्चा गरौं संहिता विभिन्न राज्य संरचना राज्यका चरित्र भएका मुलुकहरूमा विभिन्न ढंगले लागू भएको छ राजतन्त्र भएका मुलुकमा पनि छ गणतन्त्र भएका मुलुकमा पनि छ सैनिक तानाशाही भएका मुलुकमा पनि छ एकदमै डेमोक्रेटिक मुलुकमा पनि छ ठूलोमा सानोमा विकसितदेखि लिएर एकदम अविकसित सोमालिया या सुडानमा पनि छ अर्थात संहिता आफैले राज्यको चरित्र निर्धारण गर्दो रहेनछ त्यो चाहिँ स्वाभाविक रूपले सर्भिस डेलिभरीको निम्ति जनताको पहिचानलाई सम्मान गर्नको निम्ति निकै महत्वपूर्ण पक्ष हो तर त्यो अन्तिम भएपछि सबै समस्या समाधान भयो भन्ने होइन राज्य अहिले जुन भन्ने गरेको अर्थ सामन्ती अर्धोपनिवेशी अथवा अरू विभिन्न ढङ्गले विश्लेषण गर्दाखेरि थोरै कुलिनहरूको हातमा अधिकार रहेको कुरालाई तपाईँले सामाजिक न्याययुक्त स्ट्रक्चर बनाउनु भएन भनेदेखि चाहिँ हामीले त्यो राज्यको चरित्र बढेरै बहस चलाइरहेका छौं हाम्रा परिकल्पनाहरूमा ती विषयहरू छन् पहिचानको कुरा गर्छौं भने तपाईँसँग अहिले एउटा कुनै एउटा यस्तो प्रदेश बनाऊ जहाँ चाहिँ खास जाति विशेषलाई पहिचान दिएर उसलाई न्याय दिन सकिन्छ भन्ने ढंगले जातीय त्यो जाति हाम्रो मिश्रित बनौटको हिसाबले बसोबासको हिसाब चाहिँ पहिचानको कुरा गरिरहँदाखेरि पनि हामीले के हेर्नु पर्यो भने मान्छेका बहु पहिचानहरू पनि हुन्छन् त्यस कारणले हामीले चाहिँ साझा पहिचान खोज्ने र बहु पहिचानका आधारमा प्रदेश बनाउने त्यही भएर तपाईँले भनेको हामीले काठमाडौँ प्रदेश भनेको होइन नेवा तामसालिङ बागमती प्रदेश भन्यौँ भनेदेखि ऐतिहासिक हिसाबले यो नेवार जातिको बसोबास भएको थलो पनि हो तामाङ जातिको बसोबास पनि भएको थलो हो तर यो अहिले आइपुग्दा हामी सबैको यहाँ बस्ने सबै समुदायको चाहिँ एउटा हामीले त्यो प्रदेशको नाम नामाकरण गरेका हौ व्यक्त गर्दै हुनुहुन्थ्यो संख्या सीमा र नाम संविधान निर्माणको एउटा अभिन्न कुरा हो जबसम्म यी कुराहरूको निर्कल हुँदैन तबसम्म संविधान नबन्ने करिब करिब पक्का पक्की जस्तै छ त्यसकारण अब दलहरूको छलफल यिनै विषयमा केन्द्रित हुनुपर्नेमा धेरै विज्ञहरूले सुझाएका छन् संविधान सभामा तेस्रो दल ए नेकपा माओवादीको पनि संहितामा आफ्नै अडान छ पहिचानभित्र पनि जातीय प्रदेशहरूको ओकालत गरेको एनेकपा माओवादीले पछिल्ला छलफलहरूमा त्यो अडान छाड्दै गएको देखिन्छ तर प्रदेशको सीमाङ्कन र नामाङ्कनमा भने असहमति कायमै छ अब छ महिनामा त्यो कुरामा पनि सहमति होला भन्ने आशा गरौं ए नेकपा माओवादीका नेता लक्की शेर्पाको कुरा सुनौ न त्यसो भए उहाँको पार्टीले संघीयता र संविधानको कुरालाई जनता समक्ष कसरी लैजाने विचार गर्दैछ त म आफै पनि राज्य पुनर्संरचना समितिको सदस्यको हिसाबले मेरो पास्ट एक्सपिरियन्सहरूलाई अलिकति भन्नु पर्दाखेरि संहिताको सवालमा जुन आधार निर्माण गर्ने दौरानमा समितिमा जुन हरेक पोलिटिकल पार्टीको रिप्रेजेन्टेसनको दौरानमा हामीले एनोनेमसली डिसाइड गरेको प्रस्तावमा समर्थन गरेको भनेकै राज्य पुनर्संरचना समितिको आधार निर्माण र सामर्थ्य हामीले पहिचान एउटा भनौँ न भौगोलिक सीमा र एडमिनिस्ट्रेटिभ फेडरल जुन बााउन्डरिज हो त्यसलाई पहिचान मान्ने कि नेपालको एउटा विविधता होइन नेपालको जुन खालको एउटा जातीय भाषिक जुन खालको चाहिँ एउटा सांस्कृतिक विविधता छ त्यो विविधतालाई आधार मानेर संहिता संघीय संघीय प्रदेशहरू निर्माण गर्ने यो प्रमुख चुनौती हो भन्ने मलाई लाग्छ किनभने हामीले यदि हामीले एडमिनिस्ट्रेटिभ बााउन्ड्रिजलाई नै हामीले आधार माने हो भने त चौध प्रदेश र पचहत्तर जिल्ला अहिले नै छन् आधार हामीले के आधारमा लिनु जनताले जनताले के कुरामा बेसी कन्सर्न गरेका छन् त्यसलाई मुख्य आधार पर्छ यदि संहितामा जाँदाखेरि यो कुराहरूलाई आधार बनाएर यो कुराहरूलाई हामीले निर्क्योल गर्न सकिँदैनौँ भने हामी संहितामा जानुको कुनै मतलब छैन भनेर उहाँले जुन प्रेजेन्टेसन त्यसमा म फुल्ली एग्रिड छु किनभने संघीय हामी कुनै एउटा नेपालको नक्सा लामो भएर त्यसलाई गोलो बनाउनको लागि त हामी संहितामा जाने होइन संहिता भनेको नेपालमा भएको जुन खालको एउटा विविध समस्याहरू छ त्यो समस्यालाई एड्रेस गर्नको को लागि त्यो कुरालाई हामी फुल्ली सङ्गीतमा जाने बित्तिकै सबै समाधान हो यो त एउटा खालि एउटा मिन्स हो पश्चिममा धेरै एरियाजहरू छ होइन जस्तै त्यहाँनिर छ तमुवान त्यहाँ त्यो खालको चाहिँ एरियाजहरू जुन एउटा हिस्टोरिक ती समुदायहरूको जुन उनीहरूले चाहिँ सुरुवाती दिनहरूमा जुन दुःखका साथ त्यो एरियाहरूलाई चाहिँ त्यहाँ भनौँ न एउटा उनीहरूको चाहिँ जुन चाहिँ एउटा हिस्टोरिक कन्ट्रिब्युसन छ र उनीहरू जुन खालको चाहिँ एउटा त्यहाँको आदिवासी जनजाति पनि हो त्यो हिसाबले ती केही प्रदेशहरू होइन तमुवान मगराज यी प्रदेशहरू त्यो एरियाजहरूमा चाहिँ बन्छन् भन्ने हाम्रो पार्टीले पनि त्यही किसिमको खाकाहरू डेभलप गरेको छ भन्ने मलाई लाग्छ मगरात पहिचान हो मगरात अवश्य पनि पहिचान हो र यो पहिचान भनेको त्यो मगरात भन्ने बित्तिकै त्यो एरियाजमा त्यहाँ धेरै त्यस्तो भिडिसिजहरूको नाम अझै पनि तपाईँले हेर्नुभयो भने त्यो मगरहरूकै कम्युनिटिजहरूकै उसबाट आएको छ त्यो कुराहरूलाई अहिले छौँ तर त्यही मगरातले हामीले किन छैनौ यो चाहिँ एउटा प्रश्न हो अब यो कतिवटा हुने के हुने भन्ने कुरा भन्दा पनि हामी साँच्चीकै संहितामा जान तयार छ कि छैनौँ भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हो भन्ने मलाई लाग्छ अब हामी संहितामा जाने भएपछि हामीले त्यही देश भारतकै पनि उदाहरण लिन सकिन्छ होइन जस्तै त्यहाँ आन्ध्र प्रदेशमै त्यो एउटा चाहिँ धनी चाहिँ ऊ छिमेकी जुन के अरे प्रदेशकै रूपमा भाषा त्यहाँनिर चाहिँ अहिले तेलङ्गा स्टेट यो मुभमेन्टले अहिले त्यहाँनिर ऊ भइरहेको अवस्थाहरू छ त्यसले गर्दाखेरि पहिचानको इस्युजहरूलाई हामीले त्यही छिमेकी देशबाटै धेरै कुराहरू हामी लिन सकिन्छ भन्ने मलाई लाग्छ हामीले यहाँनिर धेरै बखेडा गऱ्यौँ कि हाम्रो नेपाली समाजमा एउटा चरित्र भनेकै कन्फ्युज गरिदिने जनतालाई हामीले जति धेरै कन्फ्युज गर्न सक्यौँ त्यति नै हामीले गेन गर्न सक्छौँ र अहिलेको यो इलेक्सनको जुन रिजल्ट पनि त्यही हो भन्ने मलाई लाग्छ the more we confuse people more we can gain absolute result र अहिले हामीले म राजबाबु सरलाई चाहिँ म के रिक्वेस्ट गर्न चाहन्छु भने अहिलेको यो इलेक्सन भनेको संहितामा जाने नजाने संहितामा पहिचानको चाहिँ हो कि जातिमा जाने हो कि भने यो जनमत संग्रह गरेको इलेक्सन थिएन जनताले ती प्रतिनिधिहरूलाई छाने जसले विकासलाई बेच जस्तो मलाई लाग्छ है त्यसले गर्दाखेरि हामी त माओवादीले संहिताको इस्यु भनौँ न यो जुन पहिचानको इस्यु र रिप्रेजेन्टेसनको इस्यु विभेदको इस्युलाई स्ट्रङली संविधानसँग लिड त गर्यो नि तर जनता त त्यसमा इन्ट्रेस्ट त्यति साह्रो रहन्छ उनीहरू त विकासकै कुरामा इन्ट्रेस्ट रहेछ उहाँ हुनुहुन्थ्यो ए नेकपा माओवादीका नेता लक्की शेर्पा संहिता संघीयता सुरु का केही अङ्कहरूमा हामीले दलका धेरै नेताहरूसँग उहाँहरूको दलको संघीयता र संविधान बारेमा बारे विज्ञहरूलाई उहाँहरूको तयारीका सान्दर्भिकता बारेमा पनि सोधेका थियौं लक्कीजीको कुरा सुनेपछि मैले नेकपा मालेका जनक चालिसले भन्नुभएको कुरा आवश्यकताका बारेमा छलफल हुने गरेको भए पनि बहस हो र अब हामीले सबै जनताले अपनत्व महसुस गर्ने खालको संघीयता सहितको संविधान आउनुपर्छ भन्ने कुरा उहाँले बताउनु भएको थियो त्यसो भए एकछिन उहाँको त्यही कुरा सुनौ त हामीले दुई हजार चौसठी सालको ऐतिहासिक संविधान सभाको पहिलो बैठकबाट नै संघीय लोकतान्त्रिक गणत यो मुलुकको संविधानमा राख्ने भनेर अधिक बहुमतले पास गरिसकेका छौं त्यसैले संघीय व्यवस्थालाई हामीले अवसरकै रूपमा लिनुपर्छ निश्चय पनि सिंहदरबारको केन्द्रीकृत शासनलाई गाउँसम्म पुर्याउनको लागि त्यहाँका सबै जनताले चाहिँ त्यो शासन सत्ता मेरो हो भनेर त्यहाँसम्म पहुँच पुर्याउनको लागि संघीय व्यवस्था आवश्यक भएको महसुस गरियो र हामीले एकदम लिपिबद्ध पनि गऱ्यौँ भन्ने लाग्छ मलाई र संघीय व्यवस्थामा जाँदाखेरि यदि हामीले मुलुकको वास्तविक यथार्थता र यहाँको भू राजनैतिक भू प्राकृतिक बनोटलाई ख्याल पुर्याएनौ भने निश्चय पनि यसले नेपाली जनताको सामु थप चुनौती पनि देखा पर्छ भन्ने मलाई लाग्दछ जस्तो मैले एउटै कुरा भन्छु प्रदेशहरू कस्ता बनाउने कतिवटा बनाउने यी विषयमा तर पर्याप्त भएको छैन भन्छु मैले हामी राजनीति कर्मी भएको हुनाले हाम्रा कुराहरू कतिपय कुराहरू अलिकति समान खालका हुन्छन् भन्ने लाग्दछ कि यो सङ्घीयताको विषयमा धेरै छलफल कति यसले ल्याउने चुनौती प्रयोग गर्नको लागि उपायहरू अप्नाउनु पर्छ कस्ता प्रदेशहरू निर्माण एकदमै छलफल अझै खाँचो छ हाम्रो यहाँ भन्दा अप्ठ्यारो नपरोस् चौसठी सालको ऐतिहासिक संविधान सभाको विघटन बिना संविधान नयाँ संविधान बिना नै हुनुको एउटा प्रमुख कारण नै यही हो भन्ने मलाई लाग्छ मेरो दललाई पनि लाग्छ र अहिले जनताहरूले पनि त्यो कुराहरू बिस्तारो महसुस गर्दै आएका छन् भन्ने मलाई लाग्छ त्यसो भएको हुनाले यस विषयमा पर्याप्त छलफल हुनु जरुरी छ यहाँले भन्नुभएको यो चुनौती र अवसर भन्ने कुरामा म अब अलिकति थोरै जान चाहन्छु यदि हामीले हिमाल पहाड़ र तराई जोडिएकै खालका प्रदेशहरू प्रान्त रहेर अघि बढ्यौं भने प्रदेशको संख्या पाँच छ फरक नपर्ला अलिकति आर्थिक बोझ त्यो प्रान्तले त्यो प्रदेशले बेहोर्नु पर्ला तर त्यहाँका प्राकृतिक स्रोत र साधनहरू जति पनि उत्तर र दक्षिण भने ती प्राकृतिक स्रोत र साधन सदुपयोग गर्न सक्यौं भने अवश्य पनि हामी चाहिँ एउटा यो संघीयतालाई अवसरको रूपमा लिन सक्छौ भन्ने मलाई लाग्छ यो नेवारी संस्कृति सभ्यता भाषा लिपि यो कुनै कुराको पनि हामी विरोधी होइन म विरोधी होइन कुरा कहाँ आउँछ भन्नुहुन्छ भने हाम हाम्रो समस्या के हो समस्याको केन्द्रबिन्दु के हो त्यो पत्ता नलगाइकन तामसालिङका जनताले किन चाहिँ नि यो नेवा प्रदेशका जनतालाई चाहिँ खाने पानी हो कि मेला कम्चीमा त तीन बाली धान लाग्छ तब पनि त्यहाँका जनताले चाहिँ नै खान पाएको अवस्था छैन सिन्धुपाल्चोक जिल्लामा भने अझै यहाँ पठाउँदा के होला त भन्ने कुरा उनीहरूले उठाउनु त त्यो ठाउँबाट त्यो कोणबाट त यसलाई व्यवस्थापन गर्ने जिम्मा भनेको अहिलेको अवस्थामा पोलिटिकल पार्टीहरूको हो र सरकारले राज्यले यसलाई चाहिँ व्यवस्थापन गर्नुपर्छ राष्ट्रिय सहमति कायम गरेर अवश्य पनि हामी चाहिँ एउटा यो संघीयतालाई अवसरको रूपमा लिन सक्छौ भन्ने मलाई लाग्छ यो नेवारी संस्कृति सभ्यता भाषा लिपि यो कुनै कुराको पनि हामी विरोधी होइन म विरोधी होइन कुरा कहाँ आउँछ भन्नुहुन्छ भने हाम्रो समस्या के हो समस्याको केन्द्रबिन्दु के हो त्यो पत्ता नलगाइकन तामसालिङका जनताले किन चाहिँ नि यो नेवा प्रदेशका जनतालाई चाहिँ खानेपानी कि मेलम्चीमा त तीन बाली धान लाग्छ तब पनि त्यहाँका जनताले चाहिँ नि खान पाएको अवस्था छैन सिन्धुपाल्चोक जिल्लामा भने अझै यहाँ पठाउँदा के होला त भन्ने कुरा उनीहरूले उठाउनु त त्यो ठाउँबाट त्यो कोणबाट त यसलाई व्यवस्थापन गर्ने जिम्मा भनेको अहिलेको अवस्थामा पोलिटिकल पार्टीहरूको हो र सरकारले राज्यले यसलाई झ्यान व्यवस्थापन गर्नुपर्छ राष्ट्रिय सहमति कायम गरेर गर्नुपर्छ यसका थुप्रै कम चुनौती आउने धेरै सम्भावनाहरू भएका धेरै उपायहरू छन् जो हामीले सुझाएका छौं हामी अब हामीसँग कम चुनौतीमा धेरै सम्भावनाहरू छन् भन्ने उपायहरू छन् उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता जनक चालिसे तपाईँले एन्टेना फाउन्डेशन नेपालको उत्पादन कार्यक्रम संहिता संगालो सुन्दै हुनुहुन्छ आज हामी संविधान निर्माणका कति कुरामा सहमति भइसके र माघ आठमा संविधान आउनु भन्ने बारेमा कुराकानी गर्दैछौ देशभरका भन्दा बढी रेडियो स्टेशन र हाम्रो website W W W dot O R G dot N P अनि विभिन्न मोबाइल एप्लिकेशनबाट यो कार्यक्रम तपाईँ सुनिरहनु भएको छ गणेशजी संघीयतामा दलहरूको आफ्नै धारणा भए जस्तै यस विषयमा केराउने विज्ञहरूको पनि आफ्नै खालका धारणा छन् हामीले के विज्ञहरूसँग पनि यस बारेमा कुरा गरेका छौं सहकर्मी प्रियङ्का बुढाथोकीले विश्लेषक पुरूषोत्तम दाहाललाई माघ आठमा संविधान आउँछ त भनेर सोध्नु भएको छ सायद एउटा संविधान सभाको सदस्यले व्याख्या गर्यो भने आठ महिनामा हाम्रा धेरै ठुला उपलब्धि होलान् भन्लान् अब विषय समितिहरूका सभा गठन भयो भन्लान् जस्तो विषयवस्तुहरूमा असहमति थिए घट्दै घट्दै अहिले बिस पच्चिसवटामा झरेका छन् भनेर भन्लान् यी ठुला कुरा होइन मसिना कुराहरूलाई ठुला उपलब्धिको रूपमा व्याख्या गरेर केही अर्थ छैन अब उहाँहरूले माघ आठ गते जारी गर्ने संविधान भन्नुभएको छ तर मलाई चाहिँ त्यस्तो विश्वास लाग्दैन जुन शैलीमा अहिले गइराखेको छ पातपातका कुराहरूमा सहमतिका कुरा भएका छन् तर मूल विषय होइन त्यो कारणहरूमा प्रवेश गर्नुभएको छ यो सन्दर्भमा धेरै सकारात्मक छमा चाहिँ उहाँहरूका बिचमा सहमति भएको छ छापिकाको रूप कस्तो जस्तो हुने सामान्य जस्तो अब दुईटा हुने कि एउटा हुने त्यो ठुलो कुरो होइन कि जस्तो तपाईँले राष्ट्रिय सभा रहने कि चाहिँ अर्को सभा रहने कि भन्ने कुरा ठुला कुरा होइन मूल तत्त्वमा प्रवेश गर्नुपर्छ के कारणले हिजोका दिनमा संविधान बनेको थिएन त्यो कारणहरूमा पुग्नुपर्छ त्यो कारण भनेको प्रदेशको प्रश्न हो जस्तो संहितामा जाँदाखेरि हिजोका दिनमा जातीय संघको कुराले ठुलो उत्पात मचायो एक प्रकारले जातीय र क्षेत्रीय घृणा यति माथिल्लो पंक्तिमा पुर्यायो कि झन् देशका एक अर्कासँग मान्छेहरू नबोल्ने अवस्था सिर्जना गर्यो हिजोका दिनको बहसले त्यो विषयलाई आज पनि त्यहाँ कतै छुने काम भएको छैन जस्तो संघीयतामा जाने भन्ने कुरा सहमति भएको छ तर कुन रूपमा जाने त कहीँ मूल मुद्दै यही हो अस्ति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बडो सठिक कुरा गरेर जानुभयो तपाईँ यो सिङ्गो नेपालको विकासको कुरा गर्नुहोस् भनेर भनेर जानुभयो उहाँले एउटा राम्रो कुरा गर्नुभयो यो त बुद्धिमानी कुरा हो बुद्धिमान गर्नुपर्छ भनेपछि अब हिजो जुन कुराले पहिलो संविधान सभा विघटन भयो त्यो कुराभित्र त्यो कारणभित्र चाहिँ अहिलेसम्म पनि प्रवेश भएको छैन भन्नुभयो जसको कारणले पनि शङ्का यो छ कि माघ आठ गते बन्ने भनिएको तोकिएको जुन समय छ संविधान निर्माण हुने त्यो हुँदैन होला भन्ने कुरा गर्नुभयो नि होइन अब यदि माघ आठ गते जुन किसिमले भनेका छन् जारी कुनै क्षेत्रमा बस्ने मान्छेले अथवा कुनै समुदाय विशेषले हामी यसलाई स्वीकार गर्दैनौँ भनेर मान्छेहरूले भन्यो भने के हुने भएका मतभेदहरू के के हुन् एक ठाउँमा राम्ररी सरलतापूर्वक त्यसलाई सुल्झाउने काम गर्नुहोस् हामीले भन्ने कुरा त्यो होइन यो एक वर्षको सीमा नतोक्नुहोस् भनेर भनेको मैले हामीलाई चार वर्ष लगाएर संविधान दिएर के नोक्सान हुन्छ चार वर्ष लगाउनुहोस् तर राम्रो संविधान दिनुहोस् र दोस्रो कुरा त्यही असफलता पहिला असहमतिका बुँदाहरूलाई राम्ररी केलाउनु पर्यो र ती मध्ये पनि मूल चिजहरू के छन् चाहिँ छलफल प्रणाली कस्तो हुने लोकतान्त्रिक प्रणाली हो त्यो प्रणाली पनि हुन्छ संसदीय प्रणाली पनि कोही ठुलो कुरो छैन दोहोरो प्रणाली पनि छ प्रणालीको संसारमा अनेक मोडेलहरू छन् जुन मोडेलमा प्रजातन्त्र रहन्छ र प्रजातन्त्रले पचाउन सक्ने प्रजातन्त्रका मूल्यहरूले पचाउन सक्ने प्रणाली विकास गरे हुन्छ कोही समस्या हुँदैन त्यस नेपालको सन्दर्भमा केन्द्रीय प्रादेशिकतालाई केन्द्र छ हाम्रो यति ठुला समस्याहरू छन् यस्तोमा त्यतातिर प्रवेश नै भएको छैन सबभन्दा ठुलो कुरा के हो भने स्रोतहरूको विकास गर्नु पर्यो अनि सङ्घीय राज्यहरू जस्तो प्रदेशका राज्यहरू कहाँ कसरी कुन रूपमा राख्ने भन्ने त्यसको आधारभूत संरचनाको विषयमा वस्तुमा कुरा गर्नु पर्यो त्यसपछि नै यी सबै कुराहरू चाहिँ प्रदेशका विषयवस्तुहरूमा प्रवेश गर्न सकिन्छ होइन भने कसरी सम्भव छ तर अहिलेको संसदले ती कुनै पनि विषयवस्तुहरूमा प्रवेश गरेको छैन यहाँले भन्नुभयो जुन विषयगत कुरा छ त्यसभित्र चाहिँ प्रवेश भएको छैन भनिन्छ होइन त्यसो भए जुन कुराहरूमा विवाद देखिएको छ अहिले संविधान सभाभित्र जस्तै अब शासकीय स्वरूपको कुरा आयो कुराहरूमा जति पनि बहस जति पनि विवाद देखिएको छ होइन यो बहस खासमा तरिकामा कतातिर गइरहेको देख्नुहुन्छ यहाँ होइन स्वरूपमा धेरै विवाद गर्नु पर्दैन सामान्य रूपमा भन्ने हो भने संसदीय प्रणाली पनि खास फरक पर्दैन राष्ट्रपति प्रणाली पनि कुनै आपत्तिजनक हुँदैन रहेछ यहाँनिर तर के छ भने एक अर्कासँग चेक एन्ड ब्यालेन्स हुनुपर्छ त्यो भयो भने संसदले राष्ट्रपतिलाई नियन्त्रण गरे पनि अथवा एक व्यक्ति माथि नियन्त्रण गर्ने कुनै संयन्त्र निर्माण गरे पनि त्यो खास फरक पर्दैन अब शक्ति बाँडफाँडको कुरा गर्ने हो भने त्यो सन्तुलनमा निर्भर पर्ने हो शक्ति बाँडफाँड भनेको त्यो पनि बाँडफाँडमा आफ्ना आफ्ना मूल्य मूल्यका आधारमा त्यहाँनिर हुन सक्छ तर मूल प्रश्न कहाँनिर छ भने प्रदेश निर्माणको प्रश्न छ प्रदेश निर्माणको कुरा छ त्यसको नामको कुरा छ सीमाको कुरा छ त्यसको पहुँचको कुरा छ जस्तो पहुँच भनेको तपाईँले जस्तो तराईमा एउटा क्षेत्रको कुरा होला पहाडमा एउटा होला स्रोतका कुरा पहाडबाट पानी झर्छ तल तराईमा उपयोग हुन्छ तराईमा धान फल्छ त्यो पहाडमा पुग्छ अब एक आपसमा यसो भनेर तलका मान्छेले भन्यो भने होइन भल्ने भने के हुन्छ र समस्याहरू कुरा गरेको नि मैले त्यस यी जम्मै जटिलताहरूमा प्रवेश गर्नुपर्छ र मात्रै मेरो बुझाइमा संविधान निर्माण हुन सक्छ विश्लेषक पुरुषोत्तम दाहाल सहमतिको हलो अझै अड्किरहेको कुरा बताउँदै हुनुहुन्थ्यो सहमति अझै हुन बाँकी छ भने त कसरी छ महिनामा नयाँ संविधान अर्का विश्लेषक मुमाराम खनालाई सोधेको छु सहमति हुने आधार एउटै के हो त भन्दाखेरि संविधान सभाको अहिलेको कम्पोजिसनलाई हेरेर सबै राजनीतिक शक्तिहरूको शक्ति सन्तुलनलाई चाहिँ सबै दलहरूले एक प्रकारले स्वीकार गरेको स्थिति छ त्यस हुनाले जुन अलिकति जातीय चाहिँ राज्यतिर तन्काउने अथवा चाहिँ त्यसलाई खुम्च्याउने कोडबाट चाहिँ बहस हुन्थ्यो त्यो बहस त अहिले निकै कम भएको छ त्यसै कारणले यो सहमति जुन भन्नुभएको छ तपाईँले त्यो सहमति चाहिँ एउटा सामान्य सैद्धान्तिक सहमति जस्तो चाहिँ देखिन्छ र सबैले आफ्नो राजनीतिक सीमालाई चाहिँ अहिले अलि बढी बुझेका पनि छन् र अलि बढी सन्तुलित पनि भएका छन् तर जब बाँडफाँडको कुरा आउँछ त्यसमा चाहिँ एउटै दलभित्र पनि अहिले पनि कुनै चाहिँ एक खालको खाकामा सहमति छैन त्यहाँभित्र पनि थुप्रै खालका चाहिँ मत मतान्तरहरू छन् र उहाँहरूका एउटै दृष्टिकोणहरू हामीले चाहिँ बाहिर उहाँहरूले मिडियामा बोल्दा लेख्दा जुन अभिव्यक्तिहरू दिनुहुन्छ त्यो अभिव्यक्तिहरू सबै पार्टीमा ती अभिव्यक्तिहरू फरक फरक ढङ्गले आइरहेका छन् त्यस कारणले गर्दाखेरि पनि यसमा सहमति जुटाउनको लागि कुनै दलीय अन्तर्द्वन्द मात्रै यसमा छैन कि अन्तर्दलीय अन्तर्द्वन्द पनि उत्तिकै चाहिँ प्रभावकारी ढङ्गले चाहिँ पार्टीभित्र उठिरहेका विषयहरू छन् त्यस यो विषय चाहिँ व्यावहारिक कार्यान्वयनमा जाँदाखेरि ठिक त्यो बेला चाहिँ धेरै असन्तुष्टिहरू चाहिँ मुखरित हुनेछन् जति बेला यसलाई चाहिँ एउटा मोटो सहमति गरेर त्यसलाई चाहिँ व्यवहारिक कार्यान्वयनमा जब विभाजनमा जा गइनेछ बेला चाहिँ सीमाङ्कनका कुराहरू नामाङ्कनका कुराहरूदेखि लिएर प्रदेशमै पनि सहमति भइसकेका छैन अहिले पनि सङ्घीयतामा त अब जाने जान चाहिँ अनिवार्य छ तर सङ्घीयता भनेको कस्तो भन्दाखेरि यसलाई चाहिँ हिजोकै त्यो विकास क्षेत्रको अवधारणा अनुसार चाहिँ एउटा नाम मात्रको अहिलेको चाहिँ द्वन्द्वलाई चाहिँ समाधान गर्नको लागि अथवा चाहिँ अहिले सङ्घीयताबाट भाग्न नसकिने स्थिति भएको हुनाले कालान्तरमा त्यो सङ्घीयताको अर्थ नै सङ्घीयता भनेको वास्तवमा त्यो बाँडफाँड मात्रै होइन प्रदेशहरू बनाउने मात्रै होइन त्यसले चाहिँ निश्चित अधिकारहरू त्यसले बोकेको हुन्छ होइन ती अधिकारहरूलाई चाहिँ परिभाषित गर्ने क्रममा धेरै समस्याहरू चाहिँ देखा परेका छन् जस्तो अब माघ आठमा संविधान आएन र ढिलै गरी संविधान आयो केही समयपछि आयो भने त्यो संविधानमा कस्तो खालको संघीय प्रणालीको हामी अपेक्षा गर्न सक्छौँ अहिले अहिलेको समयमा होइन नेपालको नेपालको सन्दर्भमा सातवटा प्रदेशभन्दा बढी बनाउन सक्ने अवस्था छैन त्यस हुनाले बहुजातीय पहिचान सहितको अथवा चाहिँ बहुधार्मिक पहिचान सहितको अथवा चाहिँ अब क्षेत्रीय अवधारणा अनुसार पनि सबैभन्दा चाहिँ अविकसित क्षेत्रहरू र चाहे तराईमा र पहाडमा चाहिँ मिलाएर जस्तै कर्णाली प्रदेश तराईले चाहिँ मध्य के अरे भारत र चाइनासँग चाहिँ जुन सिमानामा छोएको चाहिँ सङ्घीयता नै हाम्रो लागि चाहिँ बढी फाइदाजनक हुन्छ त्यस कारणले सातवटा जति प्रदेशहरू चाहिँ बनाएर अनि त्यसलाई चाहिँ हामीले चाहिँ एउटा बहुजातीय जातीय रूपमा चाहिँ चाहनेले पनि बहुजातीय चाहिँ पहिचानको आधारमा र अरू अरू पहिचानका अरू आधारहरू छन् जस्तै धार्मिक छ ऐतिहासिक निर निरन्तरता छ त्यसका आधारमा चाहिँ संघीय प्रणालीमा जाँदाखेरि नै दीर्घकालीन रूपले नेपाललाई उपयुक्त सम्भावनाहरू पनि देखाउनु भयो पाँचदेखि सातको सबैजना मिल्न सक्छन् तर पनि फेरि पनि विकास क्षेत्रलाई नै संघीय प्रणालीमा रूपान्तरण गर्ने उहाँहरूको एउटा बटम लाइन पनि बन्न सक्छ सबै दलहरूको बीचको लाइन पनि छ अरू कुनै उहाँहरूको त्यो पाँचवटा अहिले जुन प्रदेशहरू छन् अब यो प्रदेशको आधारमा कसैले प्रस्तावित गर्छ भने त त्यो संघीयता को पक्षमा रहेको त्यसलाई मान्न सकिँदैन त्यसमा किनकि त्यसमा थुप्रै मधेस मधेसवादी दलहरू र एउटा माओवादीका विभिन्न चाहिँ अहिलेका जुन अहिले धेरै माओवादीहरू छन् अब त्यो त्यो घटक लगायतकै केही चाहिँ जातीय राज्यको माग गर्ने शक्ति पनि छ त्यसकारण सबैलाई पनि हामीले चाहिँ एउटा राजनीतिक सन्तुलनमा राख्नको लागि त्यसले त समाधान दिन्न होला निश्चित रूपमा चाहिँ एउटा सहमति होला अथवा चाहिँ त्यो पाँच नेतरको ढङ्गले त्यसको विरोध एउटा बिचकै समाधान चाहिँ कुनै बन्ला तर समस्या कहाँनिर देखिन्छ भने जस्तै हिजो चितवनलाई बाँडफाँड गर्ने कुरामा चितवन चाहिँ दुई दुईवटा प्रदेशमा रहने कुरा आउनु बित्तिकै त्यहाँ सबैभन्दा बढी उत्तेजित चाहिँ माओवादी नै भएको थियो र त्यति बेला जो सबैभन्दा चर्को जातिताको चाहिँ कुरा गर्थ्यो सम्भावनाहरू पनि देखाउनु देखाउनुभयो पाँचदेखि सातको सबैजना मिल्न सक्छन् तर पनि फेरि पनि विकास क्षेत्रलाई नै संघीय प्रणालीमा रूपान्तरण गर्ने उहाँहरूको एउटा बटम लाइन पनि बन्न सक्छ सबै दलहरूको बीचको लाइन पनि छ अरू कुनै उहाँहरूको सहमति त्यो पाँचवटा अहिले जुन प्रदेशहरू छन् अब यो प्रदेशको आधारमा कसैले प्रस्तावित गर्छ भने त त्यो संघीयताको पक्षमा रहेको त्यसलाई मान्न सकिँदैन त्यसमा किनकि त्यसमा थुप्रै मधेस मधेसवादी दलहरू र एउटा माओवादीका विभिन्न चाहिँ अहिलेका जुन अहिले धेरै माओवादीहरू छन् अब त्यो त्यो घटक लगायतकै केही चाहिँ जातीय राज्यको माग गर्ने शक्ति पनि छ त्यसैले यी सबैलाई पनि हामीले चाहिँ एउटा राजनीतिक सन्तुलनमा राख्नको लागि त्यसले त समाधान दिन होला निश्चित रूपमा चाहिँ एउटा सहमति होला अथवा चाहिँ त्यो पाँच तरको ढङ्गले त्यसको विरोध एउटा बिचकै समाधान चाहिँ कुनै बन्ला तर समस्या कहाँनिर देखिन्छ भने जस्तै हिजो चितवनलाई बाँडफाँड गर्ने कुरामा चितवन चाहिँ दुई दुईवटा प्रदेशमा रहने कुरा आउनु बित्तिकै त्यहाँ सबैभन्दा बढी उत्तेजित चाहिँ माओवादी नै भएको थियो र त्यति बेला जो सबैभन्दा चर्को जातिताको चाहिँ कुरा गर्थ्यो त्यसैले त्यो आउने बित्तिकै संविधान निर्माणलाई विशेष प्राथमिकतामा राख्नु भएको थियो र धेरैजनाले ताली पिटेर त्यसको स्वागत पनि गर्नुभएको थियो संविधान चाँडो आउन सक्ने वा हाम्रो कामलाई सजिलो सक्ने केही देख्नुहुन्छ केही झिल्कोहरू देख्नुहुन्छ त्यस्तो त मलाई लाग्दैन बाहिर बाहिरबाट आउँदाखेरि त्यो त भन्ने कुरा हो एउटा होइन भन्नै पर्ने हुन्छ त्यस्तो कुराहरू किनकि अरूले त हामीलाई सुझाव दिने हो सल्लाह दिने हो आफै गर्न त हामीले नै गर्ने हो नि काम त हामीले नै गर्नुपर्छ विश्लेषक मुनाराम खनालले भने जस्तै अब सबैले आफ्ना अडान छाडेर साझा कुरामा सहमति नगर्ने हो भने जति ढिलो गरे पनि संविधान आउन गाह्रो पर्छ तर पनि आशै मारिहाल्न चाहिँ सकिँदैन अघिल्लो अङ्कमा हामीले उपसभामुख ओन्सरी घरती र संविधान सभा सचिवालयका प्रवक्ता मुकुन्द शर्मासँग गरेको कुराकानी अनुसार पनि अहिलेसम्म यो संविधान सभाले एकपटक पनि कार्यतालिका मिचेको छैन भन्ने कुरा हामीले थाहा पायौं समिति तथा उपसमितिहरूको छलफल पनि रोकिएको छैन भन्ने कुरा थाहा पायौं यही रफ्तारमा काम भयो भने त अवश्य हामीले माघ आठमा नयाँ संविधान आउने आश गर्न सक्छौं अब केही सर्वसाधारणको कुरा पनि हामी सुनौ बेलैमा संविधान आओस् र त्यसले आफ्नो समस्याहरूलाई समाधान गरिदियोस् भन्ने चाहना धेरै जसो नागरिकको छ सत्तालिस संविधानमा संविधानमा एउटा कुरा छ लागू हुन सकिन्छ लागू छ कानून छ तर कानूनमा प्रयोग हुन सकेका छैन कोही धनीको धनी गरिबको गरी छ सबैलाई खानी लाउनको चाहिने व्यवस्था हुनु पर्यो नि त पहिला भोकनाङ्गा हुनु भएन अब यो संविधान जब चाहिने हामीले लेख्छौँ भने यो सबैको मान्यता गरेर सबैलाई छुवाएर मेरो देशमा के के उत्पत्ति छ मेरो देशमा के के कमी छ त्यसरी पाउन जात जातिलाई होला कानून भनेको कुरो सबैलाई लागू हुने गरी बनाउनु पर्यो त्यसमा कार्यान्वयन पनि हुनु पर्यो उहाँले पनि बोल्नु भएन उहाँको अर्को लगाउनु भएको छ उहाँहरू पनि आशा छैन आशा मारेकै छैन हामी सुरुको अवस्था चाहिँ अहिले हेर्दाखेरि चाहिँ यो यो दलहरूबाट पनि संविधान सभा बन्दैन किन भन्दा एउटा पार्टी मिल्छ भरे अर्को पार्टी मिल्दैन भरे अर्को दलले चाहिँ काम गर्दैन ए जाने परम्परा जित्ने मान्छेहरू त कालिम्पोङ माथि पुग्नु भएको उहाँहरूको त्यसै ठिक छ यो उहाँहरू माथि पुग्नु उहाँहरू लागि आफ्नो त भइसक्यो उहाँहरूलाई जित्नु त्यो भएको छ नि जनताको लागि संविधान चाहिएको छ अब हामी जनता उठ्नु पर्ने संविधानको लागि नेताहरू संविधान समिति भनेको एउटा जनताको सबभन्दा नजिकको सरकार हो जसबाट सेवा लिने सेवाग्राही जनताहरूले नै सरकार बनाउनु त्यो सरकार कस्तो छ त्यो सरकारले बनाएका नीति नियमहरू कस्ता छन् जनताले कति सुविधाहरू पाए कुन कुन सडक तरिकाहरू अप्नाइन्छ र जनताले गाउँ विकास स्थानीय सरकारबाट के के सेवा सुविधाहरू लिन्छ भन्ने विषयमा जनताले रूपमा फाइदा लिने निकाय जसको कुरो कर्मचारी तन्त्रबाट जुन एउटा जनताले सहज रूपमा के अनुभूति हाम्रो सरकार भनेको सधैँ सधैँ हुनुपर्छ हाम्रो सरकार भयो हाम्रो सरकार हामीलाई चाहेको बेलामा चौबिसै घन्टामा सेवामा तत्पर रहनुपर्छ त्यसमा कर्मचारीहरूबाट त्यो सम्भावना एकदमै कम हुने निश्चित कार्य समयमा मात्र उहाँहरूको सेवालाई समाप्ति हुन सक्ने जनवरी भनेको जुनसुकै दुःखमा सुखमा राखिदिन सक्ने र उहाँहरूले चाहेको उहाँहरू दिन सक्ने एउटा नीति नियम बनाइदिएको छ विकेन्द्रीकरणको जुन एउटा नीति नियम बनाएको छ तर सबै केन्द्रीकृतहरू उहाँबाट परिचालित भइरहेका छन् गाउँ विकास मन्त्रीले चाहेका नीति नियमहरू आफ्नो तरिकाले बनाउन नपाउने मन्त्रालय निर्देशित हुनुपर्ने जिल्ला विकास मन्त्री निर्देशित हुनुपर्ने त्यस्ताहरू छन् जति बाहेक अब थप संविधानमा यस्ता कुराहरू आउनुभयो जनताले आफ्ना सम्पूर्ण सेवा सुविधाहरू जस्तै सानो समुद्र सानो जन्म विवाह दर्ताहरू गाउँ विकास समितिमा हुन्छ त्यस रूपले आउनुपर्छ त्यही स्थानीय प्रत्येक गाउँ विकास समितिको व्यवस्था होस् सकिँदैन क्षेत्रगत रूपमा भएको पनि दुईवटा तिनवटा गाउँ विकास समिति समिति त्यस्ता निकायको व्यवस्था होस् पानी लिन जाने ठाउँमा पानी लिन गए ठाउँमा नि अब हामीले कसैलाई छुन हुँदैन होइन अहिले पनि छ त्यस्तो नियम छ के भन्नुहुन्छ उहाँहरूले होइन किन छोएको यस्तो तिमीहरूले छोएको पानी हामीलाई भित्र चल्दैन भन्ने नै छ अझै भने किन यस्तो पक्षपात चलिसके छैन तिमीहरूले हेर्छौ भन्नुहुन्छ किन हामीले गर्दैन हामीले हेर्छौँ होला त भन्न त भन्नुहुन्छ जात जाति एउटै छ एउटै गर्नुहोस् भन्नुहुन्छ तर भन्नुहुन्छ कहाँ जान्छ त्यो लागू भन्छौँ कि संविधान लेख्दाखेरि चाहिँ त्यसमा लागु होस् अब नै कार्यक्रममा केही प्रतिक्रियाहरूको पालो भएको छ साथमा हुनुहुन्छ प्रियङ्का बुढाथोकी सुलभ दाहाल ट्विट लेख्नुहुन्छ एमावादीले संघीय गलत हुन्छ भनेर प्रतिवेदन निकालेछ भनेपछि अब संविधान बन्छ त पहिलो संविधान सभा संघीयताकै कारण विघटन भएको थियो त्यस्तै सुवेकुले दल र नेताको कुरा चित्त नबुझेर लेख्नु भएको छ खास गरी काङ्ग्रेस र एमालेका पछिल्ला केही गतिविधि र उदासीनताबाट यो प्रश्न हुँदै गएको छ कि यिनीहरू देशमा संघीयता चाहँदैनन् त्यो त केवल नारा थियो त्यस्तै अमृत दाहालको टिप्पणी छ संघीयताले दश वर्ष देशलाई प्रयोगशाला बनाएको र अन्त्यमा जनताले हारेको सुन्न नपरोस् चारू गजुरेलको ट्वीट छ विकासमा संघीयताले असर गर्ला कि भन्नु भ्रम हो आर्थिक विकासलाई केन्द्रमा राखेर संघीयता आएको हो विकासको बाधक होइन त्यस्तै काभ्रेका समीर खड्काले संघीयतामा संघ दिनुपर्छ भन्ने विचार हाम्रो टोलपिटामा जानुपर्छ भयो भने देश बोली हुन्छ सबै भाषी जात जातिको पहिचान खुल्ने गरी सङ्घ निर्धारण हुनुपर्छ यसरी संघीयतामा गएको खण्डमा अपनत्व ग्रहण गर्नेछन् सबैले तर संघीयतामा जाँदा आत्मनिर्णयको अधिकार पनि जोडिएर आएको छ यो आत्मनिर्णयको के असर पर्छ यो विषयमा पनि छलफल गरिदिए हामी जस्ता व्यक्तिहरू यसमा यसको धारणा बनाउन सहयोग पुग्ने थियो हाम्रो कार्यक्रम या संघीयताका बारेमा तपाईँ पनि आफ्ना कुराहरू हामीलाई पठाउन सक्नुहुन्छ एन्टेना फाउन्डेशन नेपालको उत्पादन कार्यक्रम संघीयता संगालो देशभरका पचास भन्दा बढ़ी स्थानीय रेडियो स्टेशनबाट एकसाथ प्रसारण हुन्छ कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रतिक्रिया हामीलाई पठाउनुहोला पैसा नलाग्ने हाम्रो फोन नम्बर सोह्र साठी शून्य एक तीन चार पाँच छ सातमा जुनसुकै बेला फोन गरेर आफ्नो कुरा रेकर्ड गराउन सक्नुहुन्छ अनि फेसबुक र ट्विटरमा समेत संघीयता संगालो सर्च गरेर आफ्ना कुराहरू त्यहाँ पोस्ट गर्न सकिन्छ संगालोको छोटो रूप एसएस टाइप गरी स्पेस दिएर आफ्नो कुरा लेखी हाम्रो नम्बर पाँच पाँच शून्य शून्यमा एसएमएस गर्न सक्नुहुन्छ आज हामीले संविधान गतेसम्म संविधान जारी गर्न सक्ने आधारहरूका बारेमा कुराकानी गर्यौं प्रसारित सामग्रीहरूको पूर्ण अंश हाम्रो website W W W dot dot O R G dot एनपीमा उपलब्ध छ सामग्री सुनेपछि तपाईँ त्यहाँ आफ्ना प्रतिक्रिया लेख्न सक्नुहुन्छ भोलि बिहान आठ बजेर दस मिनटमा शान्ति प्रक्रियाका बारेमा कुराकानी गर्न नेपाल चौतारीका साथ आउनेछौ त्यतिन्जेलसम्मका लागि उत्पादन टोलीका राजन पराजुली प्रियंका बुढाथकी प्रविधिज्ञ राजेन्द्र रिजालका साथ म गणेश आचार्य म कल्पना भट्टराई विदा हुन्छ नमस्कार मनोरञ्जनका